पूर्वी चितवनको धेरै गाविसहरूमा अहिले पशुमा लाग्ने खोरेत रोगका समस्याले पशुपालक किसानहरू चिन्तित बनेका छन् गाईवस्तुमा लाग्ने खोरेत रोगका कारणले विशेष गरेर पूर्वी चितवनको कुम्रोज गाविस बछौली गाविस तथा जुटपानी गाविस लगायतका किसानहरू चिन्तित बनेका छन् केही दिन यता गाईवस्तुमा लाग्ने खोरेत रोगको समस्याले महामारी नै लिएको पशुपालक किसानहरूले बताएका छन् अरू गाविसभन्दा अहिले सबैभन्दा कुम्रोज गाविस बछौली गाविसमा यो रोगको समस्याले महामारीको रूप लिएको किसानहरूले बताएका छन् खोरेत रोगका कारणले कुम्रोज गाविसमा दसवटा गाई भैँसी मरिसकेका छन् रोग लागिसकेपछि नियन्त्रण गर्न गाह्रो हुने भएकोले तीनवटा विकासी गाईहरू मरिसकेको र तीनवटा गाई भैँसी अझ खोरेत रोगका कारण सिकिस्त बिरामी परेको कुम्रोज गाविस एक हरनहरीका पशुपालक व्यवसायी किसान कृष्ण पौडेलले बताउनुभयो खोरेत रोगले गाई भैँसी थल्ला पर्दा र मर्दा पनि कतैबाट सहयोग नपाएको र रोगको बारेमा जानकारी गराउँदा पनि पशु सेवा कार्यालय भरतपुरले वास्ता नै नगरेको पशुपालक व्यवसाय किसान पौडेलको गुनासो छ क्षतिपूर्ति त त्यस्तो भन्नै सकिन्न एकदम ठुलो क्षति नै भइसकेको छ अब नौ दसवटा विकासी खालको लाख रुपियाँ भन्दा बढी पर्ने गाईहरू मरिसकेका छ तिस लिटर दुध दिने पशुहरू बिरामी अवस्थामा दुई लिटर दिने भएको छ धेरै पशुहरू धेरै क्षति भइरहेको छ सामान्य किसान अब नौ दसवटा गाई पाल्नु बसेको थिएँ मेरो तिनवटा मैले गाडी सकेँ तिन चारवटा एकदम सिरियस अवस्था छ व्यवसायबाटै विस्थापित भइसके म लगभग धेरै किसानहरू त्यस्तो अवस्था छन् क्षतिपूर्तिको त के कुरा सरसल्लाहको लागि मैले जिल्ला पशु स्वास्थ्य कुरा गर्दा केही सहयोग पाएको छैन र उहाँहरूले सुन्नु भएको छैन कि के छ यो प्रकोपको रूपमा एकदम व्यापक भइसक्यो धेरै किसानहरू स्थापित हुने अवस्था छ गाई भैँसी भेडा बाख्रा सुँगुर बङ्गुर इत्यादि पशुमा लाग्ने रोग खोरेत हो यो रोग विशेष गरेर गाईवस्तुको मुख र खुट्टामा लाग्ने गर्दछ यो रोग लाग्दा मुख र खुट्टामा घाउ हुने गर्दछ खोरेत रोग हावाबाट सर्ने सरुवा रोग हो त्यसैले छिटै एक पशुबाट अर्को पशुमा सर्ने गर्दछ यो रोग लाग्दा सबैभन्दा पहिला गाई भैँसीको मुख र खुरमा घाउ हुने पशुलाई ज्वरो आउने रियाल निकाल्ने लगायतका लक्षणहरू देखिने पशु सेवा कार्यालय भरतपुरले जनाएको छ हावाबाट सर्ने रोग भएकोले धेरै चाँडो फैलिने र नियन्त्रण गर्न समस्या हुने पशु सेवा भरतपुरका डाक्टर राम कार्कीको भनाइ छ खरेद रोग भनेको चाहिँ खुरफट्टा जनावरहरू जस्तै गाई भैँसी भेडा बाख्रा सुँगुर बङ्गुरमा लाग्ने एकदमै सर्व ज्यादै छिटो सर्ने सर्व रोग हो यो भाइरसबाट हुन्छ र एफएमडी भनेर भनिन्छ इङ्ग्लिसमा एफएमडी भनेको चाहिँ कोट एन्ड माउथ डिजिज भनेर भनिन्छ अर्थात् मुख र आमा घाउ हुने रोग हो यतिखेर चितवन जिल्लामा अहिले यो रोग फैलिएको छ हुन त यसमा धेरै मृत्यु दर चाहिँ हुँदैन तर उत्पादन धेरै घट्छ यति छिटो फैलिन्छ कि यसको नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ र त्यसले गर्दाखेरि पशुमा यो रोग लागिसकेको छ भने मुखको घाउहरू फिटकिरी पानीले सफा गर्ने कुर्का घाउ घाउहरू एन्टिसेप्टिक मलमहरू लगाउने रोगी पशुहरूलाई तरङमा नछार्ने जस्ता उपायहरू पनि अप्नाउनु पर्छ र मैले अघि नै भने यस्तो मृत्युदर चाहिँ धेरै नभएको हुँदा अलिकति होसियारीहरू अप्नाइयो भने छ सात दिनपछि केही कम हुँदै जान्छ र यसमा ज्वरो पनि बढ्ने मुखमा खटिराहरू आउने राल काट्ने र दुईटा खोरको बिचमा चाहिँ घाउ हुने यसका प्रमुख लक्षण खोरेत रोग हावाबाट सबैभन्दा छिटो फैलने भएकोले वर्षा सुरु सुरु हुनुभन्दा अगाडि नै भ्याक्सिन गर्नुपर्ने हुन्छ एउटा पशुमा खोरेतको समस्या देखिएमा पुरै गाउँका पशुलाई नै यसले प्रभावित पार्ने हुनाले सुरक्षा अपनाउन जरुरी छ पूर्वी चितवनमा देखिएको खोरेतको समस्या पत्ता लागे लगतै जिल्लाका विशेष गरेर तीन गाविसमा तीन प्राविधिक टोली बनाएर खटाइएको पशु सेवा कार्यालय भरतपुरले जनाएको छ जिल्लाभरमा खोरेत नियन्त्रणमा प्राविधिक टोली खटिएकाले नआतिन सबै किसानमा आग्रह गरिएको फेरि पनि पशु सेवा कार्यालय भरतपुरका डाक्टर राम कार्की अहिले चाहिँ यो जिल्लाभरै देखा परेपछि हामीले तिनवटा टोली प्राविधिक टोली खटाएका छौँ एउटा कुमरो साइडको लागि एउटा खोले लागि साइडको लागि र एउटा मङ्गलपुर साइडको लागि हामी दुई प्राविधिक टोलीहरू तिन टोलीहरू भ्याक्सिन त होइन तर अब भ्याक्सिन लगाएर पनि काम हुँदैन रोग देखा परिसकेपछि त्यो त रोग लाग्नुभन्दा अगाडि नै लगाउने हो भ्याक्सिन रोग फैलिसकेपछि भ्याक्सिन लगाएर त्यसलाई कन्ट्रोल हुन सक्दैन र हामीले तिनवटा टोलीहरू हामीले तयार गरेका छौँ उहाँहरू चाहिँ त्यो क्षेत्रतिर गएर त्यहाँका पशुपालन व्यवसायहरूसँग सरसल्लाह गर्ने सुझाव दिने र आवश्यक परेको ठाउँमा चाहिँ औषधि सहयोग गर्ने गरेर तिनवटा टोली गठन गरिसकेका छौँ पशुपालक व्यवसाय किसानहरू ऋण काटेर पशुपालन गर्दा आमदानी गरी मुनाफा कमाउनुको सट्टा ऋण कसरी तिर्ने भन्ने चिन्तामा परेका छन् व्यावसायिक रूपमा पालिरहेको दुधालु गाई भैँसी एक्कासी खोडेत रोगको संक्रमणले मर्दा एकातिर ऋणको चर्को ब्याज तिर्न सकिरहेको भएका छैनन् भने अर्कोतिर कतैबाट क्षतिपूर्ति नपाउँदा व्यवसायबाट नै विस्थापित हुने अवस्थामा पुगेका छन् नेपाल कृषि प्रधान देश भए पनि सरकारबाट किसानहरूलाई कुनै किसिमको सहुलियत नहुँदा पशुपालक किसानहरू थप मर्कामा पर्ने गरेका छन् त्यसैले पशुमा लाग्ने खोरेत रोग जस्ता समस्याबाट बचाउन र पशुपालक व्यवसाय किसानहरूलाई पेसाबाट विस्थापित हुनबाट बचाउनका लागि जिल्ला पशु सेवा कार्यालय लगायतले नेपाल सरकारले पनि पशुमा लाग्ने रोगको औषधि र भ्याक्सिन जस्ता औषधिहरू निशुल्क उपलब्ध गराइदिँदा किसानहरू केही राहतको अनुभव गर्थे र व्यावसायिक पशुपालनबाट विस्थापित हुनबाट किसानहरूलाई बचाउन सकिन्थ्यो